नमस्कार स्वागत तथा अभिवादन समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरमा साथमा छु सदा झै म प्रेम सुनार कार्यक्रम ओजेलका खबर सामुदायिक radio sky radio Gulmi Ruru FM सिरिङ्गा नयाँ एफएम सन्धि खर्क रेडियो रिपब्लिक बुटोल सामुदायिक रेडियो ढोरपाटन अर्को सामुदायिक रेडियो पुष्पाञ्जली र नेपाली सञ्चार रेडियो अस्ट्रेलियाबाट प्रसारण हुने गर्दछ साथै यस ओजेलका खबरको युनिटका रूपमा सहकार्य गर्दै आइरहेका एक दर्जन भन्दा बढी अनलाइन मिडियाहरूबाट पनि चौबिसै घन्टा सुन्न सकिनेछ आज पनि समय अभावका कारण कारण अन्य कुरा नबोली आज एक सय सत्तरीौँ श्रृङ्खलाको विषयवस्तु प्रस्तुत गर्दछौँ आज प्रस्तुत गर्नेछौँ विद्युत प्राधिकरण गुल्मीले उपभोक्ताबाट नजायज ढङ्गले रकम असुल्ने गरेको खुलासा र नियमित स्तम्भ जीवनको गोरेटोमा विदेशबाट फर्केपछि श्रीमतीको ढाड मस्काइमा परेका एक पुरुषको दर्दनाक पीडा वेदना सुनाउनेछौ त अबको पाउने एक घन्टा हामीसँगै रहनुहोला सर्वप्रथम सहयोग सम्बन्धी खबर सहयोगदाताकै आवाजमा सुनौ नमस्कार मेरो नाम छविलाल विक बिरबास विकास दुई सिराना टोल म चाहिँ अस्तिको ओजेलका खबर सुनेर अनि अमरपुरका मेरो एउटा पीडितलाई बस्न चाहन्छु भन्ने सुन्दा उहाँको परिवार रोएको सुन्दा धेरै नराम्रो लाग्यो र उहाँलाई चाहिँ बचाउनको लागि भनेर मैले चाहिँ हाम्रो घर परिवार सबै मिलेर चाहिँ सहयोग गरौँ भनेर मैले चाहिँ एक हजार रुपियाँ सहयोग गरेको छु धन्यवाद सहयोगको लागि तर दुर्भाग्य ओजेलका खबरमा उहाँले जुन बाँच्नको लागि जुन सहयोगको अपिल गर्नुभएको थियो तर दुर्भाग्य उहाँको मृत्यु भएछ ठिकै छ उहाँको लागि अब त्यो खर्च क्रिया खर्चमा मैले उहाँहरूलाई चाहिँ बाँच्नको लागि गरेको थिएँ तर मरे पनि केही छैन त्यो हजार रुपियाँ उहाँलाई चाहिँ सहयोग गरिदिनु होला त्यही भन्न चाहन्छु धन्यवाद छविलाल विश्वकर्माजी हस् धन्यवाद हेलो नमस्कार हेलो नमस्कार कहाँबाट को बोल्नु भयो होला हजुर म दुबईदेखि रामबहादुर खड्का दुबईदेखि रामबहादुर खड्का घर चाहिँ कहाँ पर्यो यहाँको घर गुल्मीको खड्काको रामबहादुर खड्का हो यहाँले कसलाई सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो चाहिँ खबर सुनेर प्रभावित भएर म गुल्मी बडागाउँ आठ शालिग्राम खत्रीलाई नेपाली पाँच हजार गर्दैछु तपाईँले अहिले दुबईबाट उहाँको जब खाता खोलिन्छ वामीमा खाता खोल्ने प्रक्रिया सुरु भएको छ तब मात्र उहाँको खातामा सहयोग रकम पठाइदिनु होला किनभने उहाँको जीवन बाँच्न सक्छ उहाँ तपाईँले ओजेलको खबर सुनेर जुन सहयोग गर्ने घोषणा गर्नु भएको छ यसका लागि धेरै धेरै धन्यवाद हजुर हजुरलाई पनि म धन्यवाद दिन्छु हजुरले गाउँका ठाउँका उद्योग खबर मार्फत हाम्रो सानो सहयोग गर्दा कसैको जिन्दगी बाँच्छ भने म लगायत अन्य सबैलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दै हजुरलाई विशेष धन्यवाद दिन चाहन्छु रामबहादुर खड्काजी दुबईमा कतिको सुन्ने गर्नु भएको छ उजेलका खबर हजुर दुबईमा म एकदम सुन्छु हरेक कार्यक्रम तपाईँको नै सुन्छु अस्ति त्यो तपाईँको अमरपुरका मेरो पीडितलाई सहयोग गर्न पाइएन है धेरै दुःख लाग्यो उहाँको चाहिँ सही मूर्ति भने धेरै चाहिँ बिगाइरहेको थियो कथा है तर सहयोग गर्छु भन्दा पनि अलिकति गर्न सकिएन त्यसमा म दुःख चाहन्छु र अन्य केही विकल्पहरू छ केही खाताहरू खोलिदिनु भएको छ उहाँको नाममा उहाँको नाममा खाता खोलिया छ कमसेकम छोरछोरीको बिचल्ली छ केही हुन्थ्यो कि भनेर खाता खोलिदिनु भएको छ स्थानीय समाजसेवी लक्ष्मण पराजुलीले हवस् रामबहादुर खड्काजी गुल्मी पिपलद्वारा घर भई अहिले जुन दुबईमा हुनुहुन्छ तपाईँहरूको प्रवासी जीवन सुखी रहोस् भन्ने कामना गर्दछौँ हस् धन्यवाद हजुर धन्यवाद हजुरलाई हस् थप सहयोगदाताको आवाज प्रसारण गर्न नसकेकोमा हामी प्रार्थी छौँ जबकि गुल्मी अमरपुरका स्वर्गीय भूपाल सुनारको परिवारलाई बिस हजार भन्दा बढी सहयोग घोषणा गर्दै थप सहयोग सङ्कलनमा सक्रिय गुल्मी घमिरका चम्पबहादुर कार्की र बडागाउँका शालिगराम खत्रीलाई बिस हजार भन्दा बढी सहयोग गर्नुहुने वामी घर भई लन्डनमा बस्नुभएका होमेन्द्र भण्डारीको आवाज रेकर्ड गरिए पनि गुणस्तरीय नभएका कारण हामी प्रसारण गर्न सकेनौँ यसर्थ उहाँहरू सहित सहयोगदाता सबै तपाईँले फोन गरेर पुनः आवाज रेकर्ड गराइदिनुहुन हामी विनम्र अनुरोध गर्दछौ अब सुनौ विद्युत प्राधिकरण गुल्मीले सामुदायिक विद्युत उपभोक्ताहरूसँग नजायज ढङ्गले रकम वसुल्ने गरेको सम्बन्धी यो रिपोर्ट हाम्रो परायदेखि पनि जान्छ त्यहाँ तपाईँले सँगसँगै लिएर जान्छ यहाँको लिएर लिएर जान्छ अब विविध बाहना हो क्या त्यो तपाईँको यहाँ यसरी यो मिलेन यहाँ यो मिलेन श्रोता सुन्नुभयो विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र विरुद्ध जिल्लावासी अगुवा उपभोक्ताहरूको आक्रोश सामुदायिक विद्युतीकरणका उपभोक्ताहरू त उपभोक्तै होइनन् जस्तो वास्तवमा राष्ट्रिय प्रसारण लाइनका सामु सामुदायिक विद्युतका उपभोक्ताहरूले सौतेलो व्यवहार खेप्नु परेको छ विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रबाट त्यसैले सामुदायिक विद्युत धाराशाही हुने हो कि भन्ने चिन्ता बढेर गएको छ प्राधिकरणले शास्ति मात्रै दिएको छैन नजायज ढङ्गले रकम समेत असुल्ने गरेको खुलासा भएको छ त्यस कार्यालयका प्राविधिकहरूले मर्मतमा जाँदा यता सरकारी र उता उपभोक्ताहरूबाट दोहोरो टेडियो भत्ता समेत लिने गरेका छन् तुराङ एक निवासी मजुवा इलाका सामुदायिक विद्युत उपभोक्ता समितिका उपाध्यक्ष चेतन बस्ने कार्यालयबाट मर्मत गर्न जानुभयो भने टिए त्यहाँ माग्नुहुन्छ यो के हो प्राधिकरण गुल्मीले के गर्छ त ठुला बडा बस्ने तम्गास लगायतका स्थानमा सामुदायिक विद्युतको बत्ती कटौती गरेर पनि बाल्ने गर्छ तर सामुदायिक विद्युतका उपभोक्ताहरू डेढ दुई महिनासम्म अध्ययारोमा बसे पनि उसलाई मतलब छैन त्यही तितो सत्य ओकल्दै सामानुपातिक रूपले लाइन वितरण गर्ने माग गर्दै बस्नेतले त्यसो नगरे आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो जस्तै तमगासतिर लाइन जान्न त्यही हुगामा जान्न र ठुला बडा भएको ठाउँमा विद्युत आउने अनि अलि हामी कुना कन्तरामा बस्ने एउटा जनताको चाहिँ लाइन काटेर यतापट्टि सहरतिर दिने ठुला बडा बस्ने ठाउँमा दिने सबैको पैसा धनी गरिबको पैसा एउटै हो यसो भएको हुनाले यो कार्यालय सोचोस् यही म विनम्र अनुरोध गर्छु यहाँ यहाँप्रति यो यदि यस्तो चाहिँ भयो भने वास्तवमा यहाँ हामी जनताले छोड्ने छैन हामी जे सुकै पनि मूल्य चुकाउन तयार हुनेछौँ यस्तो चाहिँ सौतनीको व्यवहार नहोस् भन्ने म यो कार्यालयलाई चाहिँ विनम्र अनुरोध छ जिल्लाका राजनैतिक दलका नेताहरूले व्यवस्था गरेर पनि हुन सक्छ अघि पछि भाषण गर्दा यसो गर्छ गर्छौँ उसो गर्छौँ भन्ने तर सामुदायिक विद्युतका पोलहरू ढल्दै जाँदा पनि चु गरेर नबोल्ने यसप्रति दलका नेताहरूलाई ध्यान आकृष्ट गराउनुहुन्छ ठुलुम्पेक स्थित अर्चिङ कोट सामुदायिक विद्युत उपभोक्ता समितिका सचिव अमर सिन्जापति हामीले सहयोग गर्छौँ भन्ने तर गाउँमै चाहिँ विद्युत संस्था चाहिँ के भइरहेको छ भन्ने बारे चाहिँ नबुझ्ने यसले पनि अलिकति समस्या लागेको छ त्यसैले यसको बारेमा पनि यो जिल्लाका सबै राजनीतिक दलका नेताहरू र जिल्ला विकास समिति बसेर अथवा जिल्लाको यो आर्थिक नीति जे बन्छ विधि के बनाउनुहुन्छ विधि बनाउँदा सामुदायिक विद्युतलाई चाहिँ विशेष एउटा एजेन्डाका साथ राखेर योजना बन्नुपर्छ भन्ने मेरो चाहिँ आफ्नो चाहिँ भनाइ हो सामुदायिक विद्युत जहाँ जहाँ गएको छ त्यहाँका उपभोक्ताहरूले ठुलो शास्ति र दोहोरो आर्थिक मारमा पर्दै आइरहेका छन् त्यसको प्रतिनिधिमूलक समस्याका रूपमा हामीले जोहाङतिरको समस्या बारे त्यस उपभोक्ता समितिका सचिव लक्ष्मण ढकालसँग सोधेका थियौँ खास हाम्रो समस्या कस्तो भने हाम्रो चाहिँ मतलब हाम्रो समुदायभित्र जम्मा दुई सयवटा मिटर उद्योगहरू मात्रै हामीमा कहाँ सञ्चालित छ कुनै त्यस्तो खालको उद्योग धन्दाहरू पनि सञ्चालन हुन सकेको चाहिँ अवस्था छैन त्यस कारणले गर्दा त्यो हामीलाई धान्न र त्यो एउटा प्राविधिकले हामीले चाहिँ तलब खुवाउन पनि नसक्ने अवस्था त्यस्तो चाहिँ सिर्जना भएको छ त्यस कारण मेरो आफ्नो राय कस्तो भने हामीले जस्तो उद्योग धन्दा सञ्चालन गरेकोलाई धेरै चाहिँ ति तिराउने तर एउटा विद्युत लाइट मात्रै बाल्ने जुन समुदायहरू छन् तिनीको लागि अहिले भएको चाहिँ जुन महसुल छ त्यसमा पनि घटाउँदा चाहिँ हामीले कमसेकम त्यो चल्न सक्छ जस्तो लाग्छ किन त भन्दा त्यसको लागि पनि हामी घटाउन किन चाहिँ चाहन्छौँ त भन्दा जस्तो विद्युत चोरी हुन्छ विद्युत प्राधिकरणले दिएकोमा जसरी विद्युत चोरी भएर एकदम तमाम विद्युत चोरी भएर घाटा पर्छ तर हामीले चलाएकोमा के हुन्छ भने एक पर्सेन्ट पनि विद्युत चोरी हुन पाउँदैन हामी सजग रूपमा हेरिरहेका हुन्छौँ र त्यो विद्युत चुवाट हुन्न त्यस कारणले पनि उनीहरूलाई सस्तो रूपमा चाहिँ दिला ल्याउनलाई प्रयास गर्नुपर्छ भन्ने एउटा चाहिँ मेरो कुरो अर्को जुन पोल ढल्ने अवस्थाको कुरा आइरहेको हुनाले यसलाई मैले त्यति दोहोऱ्याउनु होइन हाम्रोमा चाहिँ पोल ढलेर फेरि त्यसलाई गाड्दै जाँदा होचो भएको अवस्था त्यस्तो चाहिँ रहेको छ र अब त्यो हामीसित कोष चाहिँ छैन त्यस कारणले त्यो हामी कसरी सञ्चालन गर्न सक्छौँ भन्ने अर्को समस्या छ र अर्को लाइन काट्ने समस्याको सम्बन्धमा जस्तो यतिसम्म हेलचेक्री गरिन्छ जस्तो त्यहाँबाट कस्तो हुन्छ नि बुटाबुटीहरू छ कहिलेकाहीँ यसो अलिकति बताखलार बाँस चाहिँ उगेर ठ्याक्क छैदियो भने फ्युज गइहाल्छ अनि त्यसपछि के हुन्छ त्यहाँको पराधि विधिकलाई चाहिँ ल ल त्यहाँको लाइन लाइन काट्दे भन्ने कुरा हुन्छ अनि उसले लाइन काटिदिन्छ त्यसपछि त्यो बतास चाहिँ माथि गइसकेपछि त्यसले छोडेको हुन्छ अनि हामीले फोन गर्छौँ कि ल तुरन्त हानिदिनुहोस् एकपल्ट विचार गरौँ त ठेक्छ कि ठेक्दैन लाइन भनेर भन्छौँ अनि उसले भन्छ जिल्लामा फोन गरेर मैले सक्दिनँ भन्छ उहाँको अपराधी अनि जिल्लामा हामी फोन गर्न खोज्छौँ त्यो बिजी मोडमा फोन चाहिँ बिजी मोडमा राखिदिएको कारणले दुई घन्टासम्म त्यहाँ फोन आने पनि बिजी बिजी बिजी बिजी भन्छ यो चाहिँ तपाईँहरूले अनुसन्धान गर्नुपर्ने कुरो छ यसमा चाहिँ व्यक्तिगत रूपमा चाहिँ कोही फोन रहेछ भने त्यहाँ उठ्दैन अनि आएर चाहिँ हामी हामी रातभरि चाहिँ यता पनि बोलेछ यता पनि बोलेछ अनि रातभरि त्यत्तिकै बस्ने फेरि बिहान गएर त्यत्तिकै हानिदिन्छ त्यहाँ केही काम गर्ने होइन गएर लाइन हानिदिने बित्तिकै लाइन टिक्छ त्यस कारण यो मैले सरासर हेल्चेक्री हो भन्ने लाग्छ त्यसलाई चाहिँ हेल्चेक्री गरिदिन भएन यसपछि त्यो सरबाट लाइन त्यसरी काट्दैन फेरि चाहिँ नजोडिदिने समस्या त्यही भयो र पैसा घटाउने कुरा भयो